Música हो मेरो घर मेरो घर माया लाउन छ साह्रै रार म त गाउँले मगरको छोरो पल्लो गाउँको गुरुङको छोरीलाई to जान्थे घुम्न दिनदिनै गाउँतिर दिनदिनै गाउँतिर उनले बाख्रा चराउने ठाउँतिर म त गाउँले मगरको छोरो पल्लो गाउँको गुरुङको छोरीलाई गाउँदा भन्छ गाउँले महँग राख्छु छु पल्लो गाउँको गुरुङको छोरीलाई जिस्काउँदा गाउँदा काले म पल्लो गाउँको गुरुङको छोरीलाई बस्यो माया थाहा नै पाएन थाहा नै पाएन बोल्न खोज्छु शब्द नै आएन म त गाउँले म मगरको छोरो पल्लो गाउँको गुरुको छोरीलाई गाउँदा भन्छु काले मरो थाहा नै पाएन थाहा नै पाएन नै आएन म त गाउँले म गरेको छु पल्लो गाउँको गुरुङको छोरीलाई जिस्काउँदा भन्छु काले मरो पल्लो गाउँको गुरुङको छोरीलाई जिस्काउँदा भन्छु काले